अनि सुनाउन सुनाउन मिल्ने शब्दमा त्यहाँ नाम नलिनु होला बालिकाहरूको ती चारवटाले नराम्रो काम गरेको कुरा बताए होइन त जुन चाहिँ नचाहिँदो किसिमले गरे क्रियाकलाप गरे सर जुन नचाहिँदो किसिमको जस्तो प्राकृतिक रूपमा त्यसको ठिक उल्टो गरे हजुर छुट छुट उल्टो हेर त्यो हुर्काउनै नहुने काम जबरजस्तीमा बच्चालाई त कति जबरजस्ती गरेको मान्छे बच्चा त बाँचेको अहिलेसम्म बच्चा बाँच्यो भन्नु न त्यसले गर्दाखेरि अहिलेसम्म बच्चा बाँच्यो हामीले न्याय पाउनलाई न्याय न्याय खोज्नलाई पाइयो भन्नु न मरेको भए त्यो बच्चालाई पीडित भएर केही भएको भए त्यो मारेर के हुन्थ्यो त त अहिलेसम्म कि हुन्थ्यो अब अब अहिले पनि यसो भनेर के मलाई जेलमा गऱ्यो जेलबाट बाहिर निस्क्यो भने चार चारैजनालाई मारेर फालिदिन्छु भनेर भन्यो भने बच्चाले सुन्यो अघि त्यहाँ बरले सोद्धाखेरि बच्चाले भन्यो कि दुईजना बच्चाले सुनेको बच्चाले भनेपछि एउटी बाह्र वर्षीय बालिकालाई गएको वर्ष देखिरहेछ होइन बाह्र वर्षको बच्चालाई चाहिँ एकजनाले त सर मैले घरमा ट्युसन पढाउँछु भनेर त म गरिब छु ट्युसन पढ्दिनँ भनेर अनि मम्मीलाई ट्युसन पढाउँछु भन्नुभएको सरले मम्मी भन्दाखेरि हामी गरिब छौँ छोरी ट्युसन पढाउने पैसा छैन पढ्दैन पढ्न भनेर मम्मीले भन्दा होइन मैले पैसा लिन्न मैले त्यतै पढाइदिन्छु भनेर पाँच दिनसम्म घरमा गएर ट्युसन पढाएको लेटले आफ्नो त्यो बच्चाको घरभित्र पनि त्यसले त्यो लेट गरेको रहेछ जबरजस्ती अनि गरेको रहेछ अनि भनिदिन्छु साथीहरूले सिक्किमदाखेरि कसैले सुनिन अरे अनि अब त्यसपछि अनि कला मात्र होइन सबैलाई हो त भन्यो भने तिमीलाई मारेर खालिदिन्छु सबैलाई भनेर भनेको विद्यालयकै शिक्षकबाट यति ठुलो अपराध कसरी सुरक्षित राख्ने छोरीहरू यस्तो प्रश्न गर्दै ती बालिका कि आमा भन्नुहुन्छ त्यस्ता अपराधीलाई त फाँसी नै दिनु पर्ने हो तर नेपालमा त्यस्तो कानुन छैन कानुनले दिएसम्मको कडा कारवाहीको हामी माग गर्दछौँ कानुनहरूले त भएको कानुनमा नभएको कुरा हामीले अब फाँसी दिन त यसलाई फाँसी दिन नै पर्ने हो सर अहिले नेपालमा छैन नभएपछि यसलाई कडाभन्दा बढाए जम्मा कैद नै राख्नुपर्छ सर बाल अधिकार हो बाल अधिकारलाई न्याय दिलाउनै सक्नुपर्छ हामी न्याय माग्न हिँडेकै हौँ सर कसैको लागि तपाईँहरूको ठाउँमा यो छोरी भएको भयो यो बहिनी भएको भयो तपाईँहरूले के गर्नुहुन्थ्यो न्याय माग्न हिँड्नु कि हिँड्नुहुन्छ त्यसको तपाईँहरूले सम्झेर त्यो अपराधीलाई कडाभन्दा बडा सजाय दिलाउनै पर्छ

हजुर एकदम भन्दा न्याय माग्न हिँडेको अधिकारलाई न्याय दिलाउनै सक्नुपर्छ ल कतिको पदका तपाईँले गर्नुभयो यो एकदम कडाभन्दा कडा सजाएको उहाँ जानलाई हस् हस् हस् धन्यवाद ती यौन पिपासु शिक्षकको घरमा दुई छोरा सहकारीमा काम गर्ने भर्खरकै उमेरकी श्रीमती भएको स्थानीयले बताएका छन् यस्तो लाजमर्दो र हदैसम्मको निन्दनीय कार्य गर्ने यी र यस्ता शिक्षकलाई कडाभन्दा कडा सजाय हुनुपर्छ केही दिन अघि गुल्मीको शान्तिपुरमा पनि एक विद्यालयका शिक्षकले कक्षा बाह्रकी छात्रालाई छोरी सराकी हौ भन्दै घरमा बोलाएर श्रीमती बनाउने सम्मको कुरा गरे र उनको संवेदनशील अङ्गमा हात लगाए र त्यो कुरा हामीले सञ्चार माध्यममा उठाए लगतै अहिले चन्द्रकोट गाउँपालिकाको न्यायिक समितिमा छलफल गराई निज शिक्षकलाई कक्षा एघार र बाह्र पढाउने गरेकोमा अब उनलाई त्यसबाट घटुवा गरी कक्षा दससम्म मात्रै पढाउने एउटा कारवाही स्वरूप पढाउने निर्णय भएको त्यस गाउँपालिकाका प्रमुख बहादुर खत्रीले जानकारी दिनुभएको छ यसरी विद्यालयभित्रै छोरीहरू असुरक्षित हुन्छन् भने अरूबाट के अपेक्षा राख्ने यसप्रति अभिभावकहरूले पनि एकदमै निगरानी बढाउन जरुरी छ यही ध्यान आकृष्ट गराउँदै अहिलेलाई यो अर्को यौन अपराध सम्बन्धी रिपोर्ट पनि यही बिटमार्न चाहन्छु अब गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो मानिसहरू थुप्रै सामाजिक र घरयासी चपेटामा छन् प्राय दैनिक जसो हामीलाई यस्तै समस्या लिएर आफ्ना गुनासाहरू आफ्ना पीडाहरू सञ्चार माध्यममा राख्न मानिसहरू आइरहनुहुन्छ कहिले विभिन्न विकृति विसङ्गतिका विषय विरुद्ध आउनुहुन्छ भने कोही घरेसी समस्या लिएर आउनुहुन्छ ती मध्येका एकजना पुरुष भारतबाट आफ्नो श्रीमती हराएको र खोज्दै भौतारिँदै गुल्मीको सदरमुकाम तङ्गास आइपुग्नु भएको छ र उहाँले श्रीमती खोज गर्ने क्रममा प्रहरी प्रशासनमा उजुरी दिएर पनि फेला नपरेपछि दुई ससाना बालबालिका लिएर गत एक हप्तादेखि तम्गासमा बसिरहनु भएको छ उहाँ हुनुहुन्छ गुल्मीको मदाने गाउँपालिका वडा नम्बर सात भनमने हर्राबोटका तीस वर्षे दामोदर पाण्डे उहाँकी श्रीमती पच्चिस वर्षे सीता पाण्डे गत एक महिनादेखि बेपत्ता हुनुहुन्छ उहाँ आफ्नो आफन्तको घर बुटोलसम्म आएको कुरा उनीहरूका आफन्तजनले बताएका छन् त्यसपछि उहाँ पुनः फर्किएको भन्ने छ तर फर्किएको कुरा कसैले पनि स्पष्ट ढङ्गले बताएका छैनन् उहाँको आरोप छ उहाँका माइतीजन र विशेष गरी उहाँका दिदी भिनाजुले बेपत्ता पारेको भन्ने छ उहाँसँग पनि हामी टेलिफोन सम्पर्कमा रहनेछौँ र सर्वप्रथम यी नाबालक करिब तीन वर्षका भएका छन् त्यस्तै जेठी छोरी पाँच वर्षकी भएकी छन् अकाला बिकाला परेका छन् यी बालबालिका बेला बेलामा रोइरहन्छन् एउटा बालक त लडेर घाइते भएका छन् अब म आजको जीवनको कोरेटोमा उनै दामोदर पाण्डेको श्रीमती प्रतिको जुन खोज तलासी छ यस सम्बन्धी कुराकानी गर्न गइरहेको छु दामोदरजी किन घरबाट एक्कासी दिल्ली कहाँ बस्नुहुन्थ्यो तपाईँहरू पहिला दिल्ली लाजपतनगर गढीमा बस्थ्यौँ हामी घरबाट त्यस्तो केही भएको थिएन म दिदीकोमा जान्छु भनेर हिँडेको हो दिदीकोमा जान्छु भनेर हिँड्दाखेरि मैले ठिक छ जाउँ भन्यो भने त्यसपछि आधा घन्टासम्म नआएको कारणले गर्दाखेरि मेरो र त्यसको दिदी बिनाजुको खासै टेटा थिएन त्यति त्यति समय उहाँ गएर मेरो श्रीमती बस्न सक्दिनँ भन्ने शङ्काले गएर म उहाँ गएर सोधपुछ गर्दाखेरि यहाँ आएको छैन भन्ने कुरा मैले थाहा पाएँ मैले सोझै फेरि मेरो साडुदेखि कहाँ भयो भनेर उहाँको श्रीमतीलाई सोद्धाखेरि उहाँको श्रीमतीले भन्नुभयो कि घर जानु भएको छ आमा बिमारी भएर भन्ने कुरो भयो त्यसको फेरि मैले आधा घन्टापछि फेरि दोबारा म उहाँ पुग्दाखेरि उहाँ काममा जानुभएको थियो उहाँको छोरी बिस बाइस वर्ष छोरी भने सासामा म सोधेँ कि मम्मी कहाँ जानु काममा गयो बाबा कहाँ जानुभएको छ बेटा सक्सेस बता त भन्यो भन्दाखेरि छोरीले भन्ने बाबा त गाडी लिएर नेपाल जानुभएको छ कहिले जानुभएको भन्दा आज जानुभएको भने यिनी कुराहरू मैले थाहा पाइसकेपछि अर्को दिन म फेरि दिदीलाई सोधेँ दिदी तपाईँले यो कुरा किन बढाउनुहुन्छ तपाईँले भन्नुहुन्छ मम्मी घर बिमारी भएर घर जानुभएको छ दाजु छोरीले भन्छे बाबाले त गाडी लिएर जानुभएको छ ल आमा छोरी हेर्नुहुन्छ भन्नुहोस् त के कुरा भन्दाखेरि छोरीले आमालाई सोधी कि हो बाबा त गाडी लिएर नेपाल जानुभएको छ भनेर भने त्यसपछि आमाले के भन्दैछ हुनुहुन्छ कि उहाँले कि हामीले घरासी कुरा बच्चाउसित सेयर गर्दैनौँ बिस बाइस वर्ष छोरी सत्र अठार वर्ष छोरासित घरको कुरा सेयर कसरी गर्न सकिँदैन हामीले भने यिनी कुरा भयो त्यसपछि फेरि मैले थाहा पाएँ गाडी लिएरै आउनुभएको रहेछ भन्ने कुरा त्यसपछि मेरो साडुदाई जिस दिन भुटोलदेखि दिल्लीको लागि फर्किनु भयो उसै दिन मेरो श्रीमतीको मसँग फोन आयो कहाँ छौ बेटा के भएर हिँडेको कसले भड्काएको छ तिमीलाई यस्तो गर्दाखेरि भन्दाखेरि उसले भन मलाई कसैले भड्काएको होइन म साथीसित काठमाडौँ आएको छु काठमाडौँ होटेलमा काम गरिरहेको छु भनौँ त्यसपछि फेरि दिनदिनै उसले फोन गर्न लाग्यो रुन कल्लो लाग्यो रुन कल्लो लाग्दाखेरि मैले उसलाई त्यो नम्बर मैले गुटोलमा सेयर गरेँ मेरा भाइ भतिजाहरूलाई सेयर गरेँ यो नम्बर कसको पत्ता गर बाबु भनेर सबै सब सेयर गर्दाखेरि त्यो व्यक्तिले डाइरेक्ट भनेछ कि मेरो सीता जेठ सासु हो दो दिपक टन्डनले भनेछ कि सीता मेरो जेठ सासु हो ऊ काठमाडौँ जान भनेर बुटोल भेट भएको थियो मैले उहाँलाई काठमाडौँको लागि गाडी चढाइदिएँ भनेर मेरो भाइ भतिजासित भन्यो उसले त्यसपछि मैले सम्पर्क गर्न खोज्दा बाद व्यक्तिले कहिले पनि फोन उठाएन जहिले मैले फोन गर्थेँ फोन उठाएर राखिदिन्थ्यो उसको मेरो बुढीको हातमा फोन हुँदाखेरि उसले कुरा गर्थ्यो रोइरहन्थ्यो म दुई चार दिनमा आउँछु म दुई चार दिनमा आउँछु त्यसपछि एक्कासी फोन असार आठ गतेदेखि स्विच अफ भयो चार दिनको लागि फोन स्विच अफ भयो चार दिनपछि त्यो व्यक्तिले त्यही फोनबाट मलाई फोन गरेर भन्छ मेरो खान्छ साडुले कि मैले दिदीलाई चार दिन पहिला नै मैले इन्डियाको लागि पठाइदिएको छु नेपालतिर नखोज्नुहोस् इन्डियातिर खोज्नुहोस् त्यसपछि मैले भने भाइ दिल्लीको लागि त एक डेढ दिनको टाइम हुन्छ चार दिनसम्म तिमीले कसरी फोन स्विच अफ राख्यौ त्योभन्दा पहिला तिमीले मसँग सम्पर्क किन गर्न सकेनौ के आएको कसरी आएको भनेर तिमीहरू एउटा सानो सानो बालबालिकालाई छोडेर आउँदाखेरि बाहिरी व्यक्तिले त सोच्ने कुरा हुन्छ भने त उता घरको व्यक्ति हो नि सर भनेपछि मैले उहाँ पुलिस प्रशासन यता त्यता जहाँ जहाँ मलाई शङ्का थियो उहाँमा म पुगेँ उहाँ मलाई भेटेन बादमा अब नेपालबाट फोन आएपछि त म त अब उता भाग्ने कुरो भएन उता खोज्ने कुरो भएन मेरो अब आफ्नो बहिनीको घरमा रहेछ फेरि बिरुवास आएर आफ्नो माइल दिदीको मानि आएर बसेर रहेछ माइल दिदीले पनि ढुटे कुरा गर्छ कहिले त अब म छोरो लिएर आउनु लगाएको थिएँ पहिले मलाई धुनाएर मार्न लगाएको थिएँ म छोरो लिएर आउनु लागेको थिएँ छोरो पनि खोसेर राख्यो भनौँ भन्ने कुराहरू पनि मैले अस्ति करा कार्यालयमा सुनेँ परेड कार्यालयमा परेड कार्यालयले तिनीहरूले कुरा बदलेको बदली गरेको कारणले गर्दाखेरि कोहीले भन्थ्यो मेरो बहिनीले म इन्डियामै जान्छु उहीँ गएर मेरो बुढालाई मेरो छोराछोरीलाई म छोड्न सक्दिनँ इन्डियामै गएर बस्छु भनेर गएको पनि भन्छ गर्दाखेरि तिनीहरूले फेरि एक हप्ता पहिला तिनीहरूले मलाई फोन गरेर मेरो बहिनीको लास्टकार या साष्टकार भन्ने व्यक्तिहरूले जब बहिनी उहाँ आएको थियो त एकचोटि बहिनी यहाँ आएको छ ज्वाइ अब के गर्ने हो कसरी पठाइदिउँ या तपाईँ लिन आउनुहुन्छ भने एकचोटि मसँग सम्पर्क किन चाहँदैन जो हो तपाईँको साडु भाइको नाम के अरे जेठो साडु जो दिल्लीमा रहनुहुन्छ उहाँको खुम्बहादुर घिमिरे जसको फोन नम्बर श्रीमतीले मलाई कन्ट्याक्ट गरेको दिपक टन्डन कान्छो साडु भाइ तपाईँको जेठो साडुको कुरा के छ जेठो साडुको कुरा यही नै छ कि अब यहाँबाट नेपाल इन्डिया गएर पनि उहाँले ए भाइ साडु के भएको तिमी दुईजनाको बिचमा के भएर साली कहाँ गई के गरी खोज तलास के गरिस् कहाँ गरिस् भनेर मसँग एकचोटि पनि आउनु भएन खोज तलासको लागि अब म तपाईँका ती साडु दाई खुम्बहादुर घिमिरेसँग जोड्न चाहन्छु किन उन्नाइस म हिँडेँ बिस त्यसको म त्यो यहाँ पुगेँ पच्चिस पच्चिसको अनि एक हप्ता मैले नोकरी निकाल्ने कसरी भनेको त्यो त भनी पार जुन चौबिस तारिकको जुन चौबिस तारिकको तपाईँका घर जाँदा दिदीले भन्न छ कि दाई का दाई गाडी लिएर बुटोल जान छ भनेर जुन चौबिस तारिकको म गएर पता गर्दाखेरि दाई गाडी लिएर बुटोल जान छ भोलि पच्चिस तारिक हो भोलि मेरो पैसा छैन फोन किन काटेको हो भने फोन त पैसा यो काट्यो फोन मैले यताबाट गरेको उताबाट होइन हजुरले गरे हो पहिला मैले गरे हो अच्छा मैले हजुरले गरे हो अच्छा हजुर अनि तपाईँको साडु दाई र साडु भाइको कुरा दुवैको बाँझिएको छ के लाग्छ आशंका के लाग्छ तपाईँलाई आशंका दाइनीहरूको टोचरमा छ जुन प्रकारले उसले मलाई फोन गरेर रोइरहन्थ्यो तिन दिनसम्म फोन गरेर रोयो उसको जेठो दिदी त्यो दिल्लीमा बस्छ उसले नम्बर माग्यो कुन फोनबाट फोन आयो त्यो बहिनीको भनेर नम्बर माग्यो मैले नम्बर पनि दिएँ त्यसपछि कुरा गरेँ गरेनन् भनेर मलाई के थाहा भएन जहाँ मैले यो नम्बरबाट कुरा गरेँ त कान्छा बहिनी जाएको रहेछ भने एकचोटि मलाई पनि भन्न आएनन् त्यसपछि मैले सोद्धाखेरि कुरा भयो भने मैले कोही दिन पछि सोद्धाखेरि उनीहरूले भन्न लाए नै तल त गलत नम्बर दिनुभएको रहेछ भनेर मैले भने पढे लेखेको छोरीलाई नम्बर देख बेटा यो नम्बर तेरो सानीमाले फोन गरेको नम्बर हो यो नम्बर तला दिएको हो कि होइन भनेर भन्दाखेरि सेम सेम नम्बर छ सानो बुवा भनेर ऊ छोरीले भने अब त्यसपछि कसरी गलत हुनुपर्छ त्यसपछि फेरि सबभन्दा ठुलो गल्ती यहाँको दुवैजनाले दिल्लीमा म एक्लै छु त मैले यहाँको बहिनी मेरो श्रीमती खोज्न बेल्दाखेरि यिनीहरूको सम्पर्क उहाँहरूको सम्पर्क नलिएर मैले कसो सम्पर्क लिने दुवैजनाले फोन मेरो ब्ल्याकलिस्टमा हालिदिनु भयो छोरीको नम्बर मात्र चल्थ्यो छोरीको नम्बरमा फोन गर्दा कहिले बाबा हुनुहुन्छ कहिले हुनुहुन्न राति बाह्र छन् कहिले आमा हुनुहुन्छ कहिले हुनुहुन्न त्यसो गर्दाखेरि म बहुत अत्यन्तै दुःखी अत्यन्तै पीडित भएको हुनाले गर्दाखेरि म यहाँ त आइपुगेँ यी बालबच्चाहरू रोइरहन्छन् होला यी छोरी बोल्छिन् नानी मम्मीसँग मम्मीले के भन्न जानुभएको घरबाट के भन्नु होइन पछि फोनमा कुरा पनि भएको होइन के भन्नुहुन्थ्यो मम्मीले हो आउँछु भन्नुहुन्थ्यो हजुर अनि मम्मीलाई आज भन न तपाईँ जहाँ भए पनि हामीलाई एकदम दुखी भएका छौँ आउनुहोस् मम्मी भन न भन न फेरि भन त रुन्छ मम्मीको नाम लिएर बोलाउ त जहाँ भए पनि आउनुहोस् मम्मी भन त आउनु मम्मी भन बाबु तिनी बोल्न सक्दैनन् बाबु मम्मी आउनु भन नानी मम्मी आउनु भन देखने मन ला